6 MHz. साथमा मजा नरेको साथमा तपाईँको रेडियो तपाईँको आवाज रेडियो भिजन एकानब्बे दशमलव छ मेगार्समा हरेक आइतबार दस बजेको संसार पश्चात एघार बजेसम्म गुन्जने कार्यक्रम मुक्तक मालाको समय आज पनि शुरू भइसक्यो मदन भण्डारी सधैँ उपस्थित भइसकेको छु तपाईँले हामीलाई अहिले एकानब्बे दशमलव छ मेगार्चमा पूर्वमा सुनिरहनु भएको छ सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा सुनिरहनु भएको हुनुपर्छ त्यस्तै तपाईँले डब्लूब्लूब्लू डट भिजन डट कम डट एनपी अन गरेर संसारभर एकै साथ सुनिरहनु भएको हुनुपर्छ हामीलाई त्यस्तै लाग्छ तपाई सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा धेरै धेरै स्वागत छ हार्दिक नमस्कार श्रोता कार्यक्रम मुक्तक मालामा हामी तपाईँहरूले नै पठाउनुभएका मुक्त खरफहरू राख्ने गर्छौं मुक्तकारहरूसँगको भलाकुसारी राख्ने गर्छौं मुक्तकसँग सम्बन्धित हरेक गतिविधिहरूलाई तपाईँहरू समक्ष पुर्याउने गर्छौ आजको कार्यक्रम मुक्तक मालामा मैले तपाईँहरूले नि मायाले स्नेहले पठाउनुभएका मिठा मिठा मुक्त खरफहरू लिएर आएको छु तोभन्दा पहिला कार्यक्रमको शुरूआतमा मलाई एउटा मुक्तक संग्रह प्राप्त भएको छ मुक्ता र मुक्ता मुक्तक भित्रबाट म केही मुक्तक राख्नेछु तत्पश्चात तपाईँकै मुक्त खराबहरूको साथमा कार्यक्रममा उपस्थित हुनेछु हामी पहिले सुनौ मुक्ता मुक्तक भित्रबाट के मुक्तक जुन मुक्तक संग्रह हो मुक्तकार गीता श्री शर्माजीको साथी भन्ने शब्द मिठो जिन्दगीको बाटोमा साथी भन्ने शब्द मिठो जिन्दगीको बाटोमा एक्लै हिँड्न गाह्रो हुन्छ सुनसान बाटोमा परिस्थितिसँग सुत्ने हो जस्तो मोड आए पनि शान्तिसँग बाँच्न पाऊ आफ्नै देशको माटोमा आहा यो मुक्तक हजुर मुक्तकार गीता श्री शर्माजीको कार्यक्रम मुक्तक मालाको आजको यो वसाईमा मुक्ता मुक्तक संग्रह उहाँको सोही भित्रबाट मुक्तकको सिलसिला मैले शुरू गर्न चाहे गीता श्री शर्माजीको घर गान्तोक सिक्किम हो धानको बिउ डोकोमा बोकी हिँडेकी मेलैमा धानको बिउ डोकोमा बोकी हिँडेकी मेलैमा रुच्दै र भिज्दै रोप्नलाई धान असारे भेलैमा असार पन्ध्र दही चिउरा खाई खेतैमा पुगेकी खाएर मान उब्जाउने मोरी जोहो हो भो बेलैमा यस्तै यस्तै लोपलाग्दा मुक्त खरबहरू मुक्त मुक्त संग्रहभित्र तपाईँले पढ्न पाउनुहुनेछ श्रोता भित्र भित्रै टुक्रिएर पनि छु तिम्रै पाउमा भित्र भित्रै टुक्रिएर पनि छु तिम्रै पाउमा छु बाहिरी संसार रंगीन बनाउने दाउमा कसरी भनौ बदलामा केही पाइन मैले शिक्षा ठूलो पाएकी छु उपहारको नाउँमा कार्यक्रमको प्रारम्भमा मुक्तक मालाको आजको वसाईमा मुक्तकार गीता श्री शर्माजीको मुक्ता मुक्तक संग्रहभित्रबाट केही मुक्त खरबहरू म लिइरहेको छु तीन सय अठारवटा मुक्त खरबहरू यस संग्रहभित्र समावेश छन् म सबै मुक्तक त तपाईँहरू समक्ष राख्न पक्कै पनि सक्दिन केही मुक्त खरबहरू आजको बसाईमा म राख्नेछु तपाईँले थाहा पाइहाल्नुभयो संग्रहभित्र कस्ता मुक्त खराबहरू छन् मैले भन्नै पर्दैन मिठा मुक्त खराबहरू छन् सधैँ केही न केही कुराको घात लागेकै छ सधैँ केही न केही कुराको घात लागेकै छ जिन्दगीमा पीड़ा र वेदनाको घात लागेकै छ कहिले भित्र खुसीको पल खोज्ने गर्छु चुपचाप बस्दा पनि बोल्दिन भन्ने बात लागेकै छ आँधी हुरीमा आफूलाई सम्हालेर बस्छ अर्को मुक्तक म सही सङ्ग्रहबाट लिँदैछु आँधी हुरीमा आफूलाई सम्हालेर बस्छ पीडा सबै नयनबाट खसालेर बस्छ कसैको जिन्दगीको तिमी खुसी हौ पक्कै यही सम्झेर आउने खुसी अङ्गालेर बस केही समय अघि भारतको असममा भएको साहित्यिक कार्यक्रममा भेट्ने मौका मलाई छुरेको थियो मुक्तकार गीता श्री शर्माजीसँग सोही समयमा उहाँको मुक्ता मुक्तक संग्रह मलाई प्राप्त भयो र आजको बसाईमा मैले तपाईँहरू समक्ष मुक्त मुक्तक संग्रहभित्रबाट केही मुक्त खरबहरू राख्ने अवसर पाइरहेको छु हाम्रो नाता जोगाउन कति नियम तोडे मैले हाम्रो नाता जोगाउन कति नियम तोडे मैले जहाँ गल्ती थिएन त्यही हात जोडे मैले अहिले आएर तिमीले मुख मोड्यौ मसँग तिम्रो निम्ति आमा बाबा सबै छोडे मैले खाई खेली गरी हुर्के यही माटोको चुलोमा खाई खेली गरी हुर्के यही माटोको चुलोमा कति लडे खेले बढे यही घरको धुलोमा पत्तै नपाई समयले कोल्टे फेरिसकेछ आज बिरानो चाहिँ लाग्छ हिँड्दा तिनै खेतको कुलोमा अब नै श्रोता कार्यक्रममा हामी पहिलो गीत सुन्नेछौ मुक्तकार गीता श्री शर्माजीको मुक्ता मुक्तक संग्रहबाट आजलाई भने अन्तिम मुक्तक लिन्छु कार्यक्रमको अर्को अर्को बसाईमा संग्रहभित्रबाट थप मुक्त खरबहरू म राख्दै गरौंला आजलाई भने गीता श्री शर्माजीको मुक्ता मुक्तक संग्रहबाट मुक्तक त म राख्ने नै छु सँगै हामी सुन्नेछौ गीत बनिका प्रधानजीले गाउनु भएको धन लेप्साजीले लेख्नु भएको मेघराज लागुनजीले संगीत भएको मुक्ताबाट मुक्तक सुनौ गीत त म राख्ने नै छु छोरीले नै आफ्नो जन्मघर पर्ने छोरीले नै आफ्नो जन्मघर छोड्नु पर्ने दुवै घरको सम्बन्ध सेतु भनेर पर्ने भावीले भाग्य लेख्दा अन्याय गरे चाहिँ लाग्छ आफ्नो घर छोडी अर्काको फुलबारी गोड्नु पर्ने छोरीको कर्मा कस्तो पराया धन हो रे माइती घर छोड्नु पर्ने यस्तै चलन हो रे छोरीको कर्म कस्तो पराय धन हो रे माइती घर छोड्नु पर्ने यस्तै चलन हो रे चुंजेला आसोना पिया ফুলে বাছে পূজায় চড়াও ফুলে পাছে পূজায় চড়াও হোর কিঞ্জেলা কাড়ানা বিঝাও হোর কিঞ্জেলা कारण बिझाउ छोरीको कर्म कस्तो पराय धन हो रे माइती घर छोड्नु पर्ने यस्तै चलन हो रे जलाओ न जलाओ भाउ बले पछि तापयने भाउ बिन्ती छ गर्भमा न जलाऊ गर्भमा छोरीको कर्म कस्तो पराय धन हो रे माइती घर यो निकै नै मिठो गीत पश्चात तपाईँलाई कार्यक्रममा पुनः स्वागत छ श्रोता औ भने म कार्यक्रममा तपाईँहरूले नै मायाले स्नेहले पठाउनुभएका मुक्त करफहरू आलो पालो छोड्नेछु यो क्रममा मसँग पहिलो मुक्तक छ रूप प्रनिलजीको मेचीनगर तीन तेलपानी झापा उहाँको घर हो हाल उहाँ युएमा हुनुहुन्छ सुक्न त धारा उहिले सुकेको हो सुक्न त धारा उहिले सुकेको हो त्यसपछि नै हाम्रो बास उठेको हो हिँड्ने बेला भए जति सबै लिएर आयौं मात्र केही बचपनका याद छोडेको हो यो मुक्तक रूपक प्रनिलजीको सम्भवत पहिलो पटक मुक्तक मालाको यो वसाईमा आउनुभयो अर्को मुक्तक म कार्यक्रममा लिन्छु मसँग मुक्तक छ उमेश कुमार विश्वकर्मा सागरजीको कहिले शहरमा त कहिले बगरमा रुँदैछु कहिले सहरमा त कहिले बगरमा रुँदैछु हरेक चाल्ने पाइला अनि सफरमा रुँदैछु यता साहुको ऋणले किचकिच छ मलाई उता आमा बिरामी परेको खबरमा रुँदैछु निकै मार्मिक ढंगले मुक्तकार उमेश कुमार विश्वकर्माजी आउनुभयो सम्भवत उहाँ पनि पहिलो पटक नै हुनुपर्छ आफ्नो सम्पर्क ठेगाना भने उहाँले लेख्न छुटाउनु भएछ अर्को मुक्तक छ मसँग मोहन बाग प्रवासी मनुजीको गुनपा दश बझाङ उहाँको घर हो रोएकी थियो छोपेर मुहार छुट्ने बेलामा रोएकी थियो छोपेर मुहार छुट्ने बेलामा देखियो मुटु भरिको प्यार छुट्ने बेलामा सँगै जीवन बिताउने सपना सजाएको बेला अँध्यारो भयो पुरै संसार छुट्ने बेलामा निकै मन छुने मुक्तक लेख्नुहुन्छ मुक्तकार मोहन बाग्रोवासी मनुजी नियमित रूपमा यसरी हामीलाई माया बाँड्दै गर्नुहुन्छ अर्को मुक्तक श्रोता मसँग विशाल बिहानीजीको खोटाङमाको घर हो हाल उहाँ काठमाडौँमा हुनुहुन्छ बनिसकेको छु फकीर अझै आँसु झर्छ बनिसकेको छु फकीर अझै आँसु झर्छ गर्न खोजे पनि मन स्थिर अझै आँसु झर्छ बन्न त दुनियाँलाई बोलिसके भनिदिन्छु हेर्दाखेरि तिम्रो तस्विर ओहो यो मुक्तक विशाल बिहानीजीको सम्भवतः उहाँ पनि पहिलो पटक हुनुपर्छ अर्को मुक्तक छ मसँग जेबी बुढा मगर्जीको फेरी नगरपालिका दुई पोखरा जाजरकोट उहाँको घर हो पहिले जस्तो युद्ध छर्किनु नपरोस् पहिले जस्तो युद्ध चर्किनु नपरोस् हतियार बोकेर अब फर्किनु नपरोस् यसपालिको चुनाव शान्तिपूर्ण होस् ठुला बम गोला कतै थर्किनु नपरोस् उहाँको चाह यस्तो सिबी बुढा मगर्जीको पहिलो पटक नै हुनुपर्छ उहाँ पनि अब श्रोता विमल रेग्मी प्रेमजीको मुक्तक मसँग छ निसिकोला चार बागलुङ उहाँको घर हो हाल उहाँ दुवा कतारमा हुनुहुन्छ हामी सँगसँगै गीत सुन्नेछौँ यो समयमा मसँग गीत छ थुप्तेन भुटियाजीको ललिता कुँवरजीले लेख्नु भएको अर्जुन नेपालीजीले संगीत भर्नुभएको गीत त सुन्ने नै छौँ मुक्तक सुनौ पहिला मुक्तकार विमल रेग्मी प्रेमजीको केही हुन्न नडराउ छातीमा देखिन्न केही हुन्न नडराउ छातीमा देखिन्न निश्चित छ ठाउँ छातीमा देखिन्न मार्न सक्छौ तिम्रा तीखा वचनले ती वचनका खाऊ छातीमा देखिन्न मेरो छाती चिरिँदा हजारौँ बेदना साही दिउँला महाजारौँ बेदना साही रेडियो भिजन एकानब्बे दशमलव छ मेघा तपाईँ सुन्दै हुनुहुन्छ श्रोता तपाईँलाई पुनः स्वागत छ कार्यक्रममा यो कार्यक्रम मुक्तकमाला म हुँ कार्यक्रम सञ्चालक मदन भण्डारी यो समयमा तपाईँहरूले नै पठाउनुभएका मिठा मिठा मुक्त खरबहरू कार्यक्रममा म लिइरहेको छु यहाँ सर्वमान्य कार्य गर यथार्थ ठहरिन्छ यहाँ सर्वमान्य कार्य गर यथार्थ ठहरिन्छ आफ्नै मात्र किन बनाउँछस् स्वार्थ ठहरिन्छ निस्वार्थ स्वभावले सबैको मनसित अनि पो यहाँ वास्तविक सिद्धान्त ठहरिन्छ यो मुक्तक मुक्तकार भीम बिरकटा मगर्जीको वालिङ नगरपालिका साथ तल्लो ताप्के सिङ्जा उहाँको घर हो हाल एसएबाट हामीलाई मुक्त पठाउनु भएको छ आज कर्क्यौं मुक्तक मालाका लागि भने नवीन नाम तर मुक्तक लेखनमा भने निकै अगाडिदेखि कलम भएका प्रिय मुक्तकारहरूले हामीलाई मुक्तक पठाउनु भएको छ भीम बिर्कटा मगरजी पनि पहिलो पटक हुनुपर्छ हामीहरू समक्ष आउनु भएको मलाई त्यस्तै लाग्छ अर्को मुक्तक छ मसँग हेमराज तामीजीको मस्टा गाउँपालिका दुई पछाङमाको घर हो सूर्यको किरण सस्तै सुनको भइदिए सूर्यको किरण सस्तै सुनको भइदिए पित्तलको मूल्य जस्तै सुनको भइदिए आज हामी सँगै हुने थियौँ होला मेरो जस्तै मन सायद उनको भइदिए बसङका मुक्तकार हेमराज तामेजी पहिलो पटक नै हुनुपर्छ मलाई त्यस्तै लाग्छ गणेश तामाङ बाइबाजी ताल्ती धादिङ नेपालबाट अर्को मुक्तक उहाँले पठाउनु भएको छ उहाँ पनि आज उहाँ पनि आज पहिलो पटक हामीलाई मुक्तक पठाउँदै हुनुहुन्छ होला गणेश तामाङ बाजीको मुक्तक म राख्दैछु अबको क्रममा हुँदैन भन्दा पनि धाउँछन् त म के गरौं हुँदैन भन्दा पनि धाउँछन् त म के गरौँ आएर माया देखाउँछन् त म के गरौँ मेरी अर्कै प्रेमिका छ भन्दा भन्दै पनि माया गर्छु भन्दै आउँछन् त म के गरौँ गणेश तामाङ बाइबाजी हुनुहुन्थ्यो उहाँ अर्को मुक्तक छ उहाँसँग कर्ण किरण बोराजीको सुदूरपश्चिम डोटी उहाँको घर हो हाल काठमाडौँमा हुनुहुन्छ कोही बाहिर त कोही घरमा हुन्छन् कोही बाहिर त कोही घरमा हुन्छन् आफ्नाहरू आफ्ना केही भरमा हुन्छन् आउने सानेले बरु नसम्सी गए पनि कोही कोही मान्छे त जहिले नजरमा हुन्छन् हो नि कर्ण किरण बोहराजी सुदूरपश्चिम टोटीका मुक्तकार अर्को मुक्तक समूहसँग तुलसी थापाजीको उहाँले आफ्नो सम्पर्क ठेगाना भने लेख्न छुटाउनु भएछ घाम अस्तायो झुन उदायो भन्नेहरूले घाम अस्तायो झुन उदायो भन्नेहरूले यादै यादले मुटु कलेचो खायो भन्नेहरूले अरे हिजो आज त सम्सिनै छाडिदिएछन् एक पल नबोल्दा कहाँ हरायो भन्नेहरूले तुलसी थापाजी अर्को पटक आउँदा आफ्नो सम्पर्क ठेगाना सहित आउनुहुन्छ हामीलाई पक्का विश्वास छ अब भने श्रोता गीत सुन्ने हामी अर्को उदय सोताङजी र मनिला सोताङजीले गाउनु भएको गीत अहिले मसँग छ सन्तेश प्रधानजीले यो गीतलाई लेख्नु भएको हो भने उदय सोताङजीले संगीत भर्नुभएको हो मुक्तक भूपी सरोवरजीको छ सिगास तीन बैतडी उहाँको घर हो मुक्तकार भूपी सरोवरजीको मुक्तक पहिला सुनौ गीत मसँग सँगै जोड्ने नै छु सपना पनि यस्तो भइदियो तिम्रो काखमा बसेर सपना पनि यस्तो भइदियो तिम्रो काखमा बसेर घरि बसियो घरि उठियो तिम्रो काखमा बसेर पिउँसिँदा तिमी पूर्व म पश्चिम रहेछौ अझै रुन त मलाई पनि मन थियो तिम्रो काखमा बसेर माया ನಗರಾ केही दिन हुँदैछु टाढा पिर नगरा फर्किआउने छु चाँडै नै घर केही दिन हुँदैछु टाढा पिर नगरा रेडियो विजन एकानब्बे दशमलव छ मेगामा कार्यक्रम पुस्तक माला भएको छ मन भण्डारीको साथमा कार्यक्रम सुन्दै गर्नुहोस् घर सम्हाला कहाँ बाँच्न सकुला तिमलाई भुलेर पिर नगर है पिर नगर केही दिन हुँदैछु टाढा पिर नगर यो निकै नै मिठो गीत पश्चात तपाईँलाई कार्यक्रममा पुनः स्वागत छ कार्यक्रम मुक्तक मेला तपाईँ सुनिरहनु भएको छ म तपाईँहरूकै मुक्त खरबहरू आलो बालो लिइरहेको छु सर्वोपरि मूल्य हुन्छ मान्य हुन्छ अनि स्थान हुन्छ सर्वोपरि मूल्य हुन्छ मान्य हुन्छ अनि स्थान हुन्छ सबैको निमित्त पूजा प्रार्थना हुन्छ गुणगान हुन्छ मेरो पनि यस्तो महत्व होस् तिम्रो आडमा भएपछि जस्तो मन्दिर पुगेसी पत्थर पनि भगवान हुन्छ यो मुक्तक अनुराग राईजीको सोलुका मुक्तकार हुनुहुन्छ पहिलो पटक मुक्तक मालामा उहाँको मुक्तक वाचन गर्ने अवसर मलाई जुरियो त्यस्तै लाग्छ अर्को मुक्तक छ भावना मन्जुजीको मोरङ उहाँको घर हो जुन दिन अन्तिम हुन्छ त्यस दिन बुझ्नेछौ जुन दिन अन्तिम हुन्छ त्यस दिन बुझ्नेछौ वास्तविकतामा डुब्नेछौ अनि घिन बुझ्नेछौ प्रेमको परिभाषा के हो जीवन अनुभूति सम्झेर हरेक प्रहर चाहिँ यकिन बुझ्नेछौ भावना मन्जुजी नियमित रूपमा आउँदै गर्नुहुन्छ मोरङबाट अर्को मुक्तक छ मसँग चन्द्र प्रकाश साउदजीको ढकारी गाउँपालिका चार बराता अष्टम घर हो दसको सामान सयमा किन्छु रुन मन लाग्छ दसको सामान सयमा किन्छु रुन मन लाग्छ केही बेर म यसै निसासिन्छु रुन मन लाग्छ हाँसेर माया पिरतीका सम्वाद गरौँ भन्छु तिमीसित त्यसै बेला देशको हालत सम्झिन्छु रुन मन लाग्छ चन्द्रप्रकाश साउजी हुनुहुन्थ्यो उहाँ असमका मुक्तकार अर्को मुक्तक मसँग छ सुनाखरी निर्मला आचार्यजीको निर्वाचक खोटाङ उहाँको घर हो तिमीलाई जिन्दगीको हिस्सा मानेरै अगाडि बढ्छु तिमलाई जिन्दगीको हिस्सा मानेरै अगाडि बढ्छु हो तिमीले यसै गरे त मसै धेरै अगाडि बढ्छु उता तिमी मेरो प्रगतिलाई देखेर सक्दो चल्दै गर यता म त्यही तातो रापलाई तापेरै अगाडि बढ्छु सुनाखरी निर्मला आचार्यजी नियमित रूपमा उहाँ पनि हामीलाई यस्तै मिठो माया बाँड्दै गर्नुहुन्छ खोटाङबाट भने अर्को एउटा गीत हामी सुन्नेछौ नारायण गोपालजीले गाउनु भएको गीत छ मसँग गोपाल योन्जनले लेख्नु भएको कर्मा योन्जनजी र गोपाल योन्जनजीले संगीत भर्नुभएको मुक्तक रहेको छ सुरेश पाण्डेयजीको सुर्खेत वीरेन्द्रनगर उहाँको घर हो पहिला हामी सुन्नेछौ मुक्तकार सुरेश पाण्डेयजीलाई सँगसँगै गीत तपाईँ समक्ष म राखिनेछु जिन्दगी नै अप्ठ्यारोमा पारिदिए प्रिया जिन्दगी नै अप्ठ्यारोमा पारिदिए प्रिया बाँच्ने रहर यो जिन्दगीमा मारिदिए प्रिया के भयो कस्तो भयो सोध्दै नसोधा मलाई रोकिएन आँखामा आँसु झारिदिए प्रिया तिम्रो जस्तो लुटु मेरो पनि तिम्रो जस्तो माया मेरो पनि नबोला मलाई निठुरी भने तिम्रो जस्तो बाधा मेरो मेरो पनि तिम्रो जस्तो मुटु मेरो पनि रेडियो भिजन एकानब्बे दशमलव छ मेगा तपाईँ सुनिरहनु भएको छ श्रोता यो समयमा मुक्तक माला तपाईँको रेडियो सेटमा गुन्जिरहेको छ आजलाई पनि कार्यक्रम मुक्तक मालामा मुक्तक लिने यो सिलसिला यति मात्रै तपाईँले भएका आज धेरै मुक्त खराबहरू मसँग छन् सुरक्षित छन् आगामी अङ्कहरूमा पक्कै छोड्दै जानेछु कार्यक्रम सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउन मनभयो प्रतिक्रिया बाँड्न भयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ मुक्तक माला एट द रेट जीमेल डट कममा तपाईँले मुक्त गरपहरू प्रतिक्रियाहरू मेल गर्न सक्नुहुन्छ मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा पनि मुक्त गरपहरू प्रतिक्रियाहरू तपाईँले हामीलाई पठाउन सक्नुहुन्छ कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई सुटुक्क सम्झँदै म मदन भण्डारी जाँदा जाँदै सञ्जीव पराजुलीजी र टीका पर्साईजीले गाउनु भएको टीका पर्साईजीले लेख्नु भएको संगीत पार्नु भएको निकै नै मिठो गीत छोड्दै बिदा चाहन्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा परन् नमस्कार शिवरात्री 孤单。 मन पराए जस्तै जुनले उज्यालो मन पराए जस्तै